Thank you. नाङ्गाले गोडेर हो रेसम अस्तिको कलिहा खाना जिनका सक्दैन अर्को माछा कोही गन्न सक्दैन जातै सानो मायामा हुँदैन माया साथैमा उडायो हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजोग भेट भयो नाच्ने गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिउँ नाच आँगनीमा छम्मा छम्मा नाचे छम छम त साली फन पनि सफेली झरी जाने रहेछ सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ हो सन्दोगको कुरा बेला र मौका पर्दाखेरि माया लाउनु रहेछ कसो गरम बारीलाई त माया पानीको तिर्खा झै पाखस फिर्का झै त माया सलाला नदेखे माया के हो कसो देखे माया झलमल हो तोरीको तेला ठोरी करेल तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन सरकार र रेलैमा त घर जाउँ गर्नु छ बेलैमा बाट मुनि जीवनको भर केही छैन उमेर छँदै मोजा गरौँ भैसा छँदै छैन हो दुई आत्माको मेला खहरको भेला जस्तो हुन्न साली चोखो माया लम्दा कालले नि छुँदैन बज्यो गजैले त रम्दै बसम है माजैले बसेन उनीहरू पापी हुन्छन् भने जुमसुमै बजारमा बाह्र बजे हावा सरर झुम्सुमै बजारमा बाह्र बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा अहिलेसम्म भएको छैन घरबार घर हाम्रो पोखरा छैन घरबार पोखरा कहिलेसम्म भएको छैन घरबाट घर हाम्रो पोखरा त्यसले बाधोला तिमीसँग मायाहरू साटोला तिमीलाई बिरतीले बाधोला तिमीसँग मायाहरू साटोला मरेर गए पनि हामी सम्झना भएर